समकालीन साहित्य जगतका योद्धाहरूको अभियान कलात्मक यात्राको विशेष पहिचान सिर्जनाका जन्मदाता सर्जकका विचारोत्तेजक सिर्जना स्वतन्त्रताको गीत भनाया मुक्तियुद्धको साइरन तिम्रै कलमले बजायो हामीलाई थाहा छ कायरता व्यक्त गरेर तिम्रो कलम रुनै सक्दैन तर के गर्छौ ब्युटी कन्टेस्ट या रात्रि भोज भए अर्कै कुरा कवि गोष्ठी समाचारको हेडलाइन हुनै सक्दैन रवि पुण्य सकने कवि बुचारे बड़े बड़े कवि है तू कति भोके मरे देश के लागी कति बेले अपने जगत छरे अच्छे भी सामन तले अपने भूमि भरे आन्दोलन वाद र प्रवृत्तिहरूमाथि वैचारिक बहस भ्रमलाई चिन्यो भने त भ्रमबाट मुक्त हुन्छ नि अँध्यारोमा एउटा लामो चिज ढोकानेर देखियो खुट्टाले पनि त्यसलाई छोयो खुट्टामा केही चोट लागे जस्तो पनि अनुभव हो भने ला मलाई साँपले टोक्यो भनेर मान्छे तर्सिन्छ लामो वस्तु चाहिँ साँपको रूपमा एउटा सेप भएर बसेको छ र हामीलाई त्यो आकृतिले नै साँपको अनुभूति गर तर होइन होला कहाँबाट हुन्छ साँप खोइ लाइटले बत्तीले भनेर गएर फेरि यसो हेर्दा त डोरी रहेछ भने त्यसले गर्दा डोरी रहेछ म त हेर्नु लग लग लग लग जिउ कामेर ओठ पनि सुकु मुख पनि सुकु लीला भन्ने बोध हो लीला बोध अब लेख्दा पो लेखन हुन्छ नलेख्दा कसरी लेखन व्यावसायिक लेखनले फेरि सृजनात्मक सन्तुष्टि दिन्छ कि दिँदैन त्यसको आफ्नो पाटो छ तर हामी कहाँ न व्यावसायिक लेखनले मलाई लाग्छ लेखेर दाल भात खाएको अवस्था छ सृजनात्मक साहित्यले त त्यसले स्टेसनरी खर्च भने दिन्छ रङ र अक्षरको क्यानभासमा कला र साहित्यको संयोजन जिसकी लाठी उसिकी भाष यो पावरमै आउँछ नि त्यसैले आफ्नो आफ्नो आफन्त मान्छेलाई भर्ती गर अनि त्यो जागिर खाने उभनी एक्जिबिसन इन्टरनेसनल गरि नै रहेछु पेन्टिङ सेल गरि नै रहेछु साहित्यमा राजनीतिमा नाट्यमा किन महिलाहरू आउनन् महिलाहरू पढे लेखेको छन् नेपालको प्रधानमन्त्री पनि बन्न पर्यो ए खबरदार है खबरदार खबरदार कसैले यज्ञ गर्यो भने सर्वहारा चहर र गाउँको विरोधमा हामी यज्ञका घोडा पक्ने र समाज समातेर यज्ञको घोडा हामी आफ्नो तबिलातिर लानेछौँ कार्यक्रम सिर्जना मञ्च नानी स्कुल गएपछि हो हजुर नयाँ फ्रक र सर्ट नानीलाई खुब सुहाएको छ हो हजुर नयाँ फ्रक र सर्ट नानीलाई खुब सुहाएको छ बुर्लुक बुर्लुक उफ्रँदै ऊ स्कुल गएकी थिए म हेरिरहेकी छु आँगनको डिलमा फुलेको गुलाबको फुल म हेरिरहेकी छु आँगनको डिलमा फुलेको गुलाबको फुल बेली चमेली र आरुका फुलहरू हुर्कँदै गएका जवान रुखहरू साँझ पख बारदलीबाट आएको जुन साँझ पख बार्दलीबाट आएको जुन नानीको अनुहारमा ठोक्किन्छ आँखैमा टाँसिन्छ तपाईँको अनुहार जस्तो जुन मेरो नजिकै बसेर नानीले सुन्दर अक्षर लेखेकी छे मेरो नजिकै बसेर नानीले सुन्दर अक्षर लेखेकी छे हाम्रो सपना भन्दा पनि सुन्दर आज उसले बा आमा लेखेकी छे र सोधेकी छे मलाई आमा बा र आमालाई किन छुट्याएर लेखेको हजुर म अकमकिएकी छु अमुक भएकी छु हजुर म अकमकिएकी छु अमुक भएकी छु किन हामी बीच यति लामो दूरी छ म सँगै बसेर नानीले घरको चित्र बनाएकी छे म सँगै बसेर नानीले घरको चित्र बनाएकी छे सुन्दर चित्र रङ पोत्न बाँकी पूर्ण चित्र रङ र कुची समाएपछि फेरि सोधेकी छे मलिन अनुहार बनाएर आमा यो हाम्रो घरमा बा तपाईँ र म कहिले सँगै हुन्छौँ आमा यो हाम्रो घरमा बा तपाईँ र म कहिले सँगै हुन्छौँ हो हजुर मेरो मन फुस्रो भएको छ अन्य मनस्क भएकी छु हो हजुर मेरो मन फुस्रो भएको छ अन्य मनस्क भएकी छु किन हाम्रो घर रङ्गहीन भएको छ नानी स्कुल गएपछि एउटी आमालाई आफ्नो सन्तानले कलम समाएको दिन जीवनमा सबभन्दा बढी खुसीका क्षणहरू मध्येको एउटा महत्त्वपूर्ण क्षण बन्छ सायद यस्तै अनुभूति मिश्रित कविता कवि अल्पज्ञानीको हो यो यही कविता सँगसँगै कार्यक्रम सिर्जना मञ्चको आजको एउटा नयाँ श्रृङ्खलाको उठान मैले गरेको छु तपाईँलाई हार्दिक हार्दिक स्वागत अभिवादन व्यक्त गर्छु म रूपिन्द्र प्रभावी हरेक हप्ताको शुक्रबार राति सभा नौ बजे र मंगलबार राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्च तपाईँ श्रवण गर्दै आउनु भएको छ फ्रिक्वेन्सी मोडुलेसनको उनान्से दशमलव दुई मेगाहर्ज र वेबसाइटमा डब्लुडब्लुडब्लु डट बाह्रै रेडियो डट कम मार्फत कार्यक्रम सिर्जना मञ्च तपाईँ श्रवण गर्दै आउनु भएको छ सिर्जना मञ्चका प्रत्येक श्रृङ्खलाहरू तपाईँ आफूलाई पाएक परेको समयमा पनि डाउनलोड गरेर वा प्रत्यक्ष सुन्न सक्नुहुन्छ जसको लागि तपाईँले सिर्जना शिविर एसआईआर जेएनए एसएचआई भिआईआर सिर्जना शिविर dot blog spot dot com लगन गर्नुपर्ने हुन्छ श्रद्धे सर्जक कार्यक्रम सिर्जना मञ्चको आजको श्रृङ्खलाको उठान मैले कवि अल्पज्ञानीको नानी स्कुल गएपछि शीर्षकको कविताबाट गरेको छु यो कविता मैले उहाँको प्रकाशोन्मुख कविता सङ्ग्रहभित्रबाट साभार गरेको हुँ उहाँ छिट्टै एउटा नवीन कविता सङ्ग्रह लिएर नेपाली कविताका पाठकहरूका माझमा उपस्थित हुने तर्खरमा हुनुहुन्छ सम्मोहन साहित्यिक पत्रिका लगायत विभिन्न साहित्यिक र वाङ्मयिक सङ्घ संस्थाहरूसँग आबद्ध कवि अल्पज्ञानी नेपाली कविताका एक आशा लाग्दा प्रतिभा हुनुहुन्छ उहाँको कविता संग्रह आएपछि पक्कै पनि यो कुरा प्रमाणित पनि हुनेछ सर्जक आज मैले केही यस्तै उदीयमान कविहरूका कविताहरू लिएर आएको छु प्रकाशनका हिसाबले मात्रै यसो भनेको हो मैले यद्यपि उहाँहरू आफैमा स्थापित कविहरू भइसक्नु भएको छ सँगसँगै केही कविता स्वरहरू सिर्जना स्वरहरू पनि मसँग छन् केही मुक्त केही गजल र केही कविता स्वरहरू म क्रमशः प्रस्तुत गर्नेछु र केही गीती स्वरहरू पनि आज मसँग छन् जसलाई नवोदित गायक गायिकाले गाउनु भएको छ यतिखेर एउटा कविता स्वर म तपाईँलाई सुनाउने क्रममा छु यो कविता स्वर कवि गणेश भट्ट अणुको हो गोर्खाका कवि गणेश भट्ट अणु अहिले काठमाडौँमा हुनुहुन्छ नेपाली गजल र कविता लेखनमा निकै प्रभावकारी ढङ्गले यात्रा गरिराख्नु भएका कवि गणेश भट्ट अणुको पहिरो शीर्षकको कविता यतिखेर कार्यक्रम सिर्जना मञ्चको यो क्षणमा म प्रस्तुत गर्ने क्रममा छु मेरो कविताको शीर्षक छ पहिरो यी गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल यी गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल कोही नआएको त होइन यही बाटो भएर आउँछ बिहानीको घाम मेरी आमाका दुःखहरू बाको सपना यो बाटो अन्तर्धान भएपछि आइपुग्छ ठाडो भिर जहाँ बस्न भिर माउरीहरू पनि डराउँछन् खसे भने ढुङ्गाहरू माटो हुन्छन् अलि अँधेरो छ यो ठाउँ हामी निमुखा जुनकिरीहरू यो ठाउँ छाडेर जान सक्दैनौँ कोही नगएको त होइन यही बाटो भएर जान्छ मधेसबाट खाद्यान्न चुरेबाट काठ कर्णालीबाट विद्युत जान्छन् जडीबुटी पनि र बिरामी पर्छ मेरो गाउँ गाउँमा भोजनको सट्टा भोक खाएर सिक्रीको सट्टा साङ्ला लाएर किताबको सट्टा जिन्दगी पढेर हुने भए किन लाग्थ्यो हाम्रो आकाशमा कुहिरो अस्ति सुनौलो घाम खोज्दै के युवाले मुलुक छाडेर गए आज आगनीको डिल पुरिने गरी शीत परेको छ देश रोएछ क्यार दुश्मनहरू मेरो गाउँमा हमला गरिरहन्छन् दुश्मनहरू मेरो गाउँमा हमला गरिरहन्छन् काँचका जस्ता देखिने हिराका मूर्ति हुन् गाउँलेहरू जो कहिल्यै फुट्दैनन् र मूर्ति जहीँ आफै उड्दैनन् पनि केही नउठेको त होइन यहीँबाट उठेको छ देश बदल्ने बद्दा मन अनुसारको भाषा वैस अनुसारको पोसाक नीति अनुसारको धर्म हो यी सबै समेटेर अब म पहाड बनाउँछु यही पहाडमा पुरिनेछन् सामन्ती घोडाहरू बल्ली नै छन् घाममा जुनकिरीहरू बाले पढेको जिन्दगी राएर आमाका दुःखहरू छाएरै भए पनि यो पहाडको टुप्पोमा म घर बनाउनेछु यहीँ हुनेछौ तिमी यहीँ हुनेछु म यहीँ हुनेछ न्याय यहीँ हुनेछ सुनखाने र सुन निस्कने डरले भए पनि अब यो पहाडमा पहिरो जाँदैन धन्यवाद सुन निस्कने डरले भए पनि अब यो पहाडमा पहिरो जाँदैन पहिरो कवि गणेश भट्ट अणुको कविता स्वर मैले देखेर प्रस्तुत गरेको छु थैलीको मुख बन्द राख्नु अन्यथा अरूले लुट्नेछ थैलीको मुख बन्द राख्नु अन्यथा अरूले लुट्नेछ धेरै अरूको विश्वास नगर्नु अन्यथा अरूले धुत्नेछ नयाँ नवीन सिर्जना गर्दै सधैँ जागा रहनु तिमी सुत्यौ भने तिम्रो भाग्य पनि तिमीसँगै सुत्नेछ तिमी सुत्यौ भने तिम्रो भाग्य पनि तिमीसँगै सुत्नेछ मुक्तकार अल्पविरामका मुक्तक हरफहरू यतिखेर मैले प्रस्तुत गरेको हुँ कवि मुक्तकार अल्पविरामको मुक्तक शिविर नामक दोस्रो मुक्तक संग्रह र चौथो कृति हालै मात्र बजारमा आएको छ यही कृतिभित्रबाट यो मुक्तकलाई मैले प्रस्तुत गरेको हुँ अब भने फेरि अर्को एउटा स्रष्टा स्वरमा प्रस्तुत गर्ने क्रममा छु मुक्तक मञ्च पोखराका संस्थापक अध्यक्ष एवं जनआन्दोलन मुक्तक संग्रहका स्रष्टा गोविन्द गिरीका मुक्तक हरफहरूमा मुक्तकार स्वयंको आवाज यतिखेर म प्रस्तुत गर्ने क्रममा छु त्यो अग्लो पहाड यो खोला यी वन भुल्न कहाँ सक्छु र त्यो अग्लो पहाड यी खोला यी वन भुल्न कहाँ सक्छु र मुगलान भाँसिएपछि झन् भुल्न कहाँ सक्छु र त्यो अग्लो पहाड त्यो खोला यी वन भुल्न कहाँ सक्छु र मुगलान भाँसिएपछि झन् भुल्न कहाँ सक्छु र त्यसै त म रोबोट जिन्दगी बाँचेको मान्छे त्यसै त म रोबोट जिन्दगी बाँचेको मान्छे यो प्रिय सत्कार यो आफ्नोपन भुल्न कहाँ सक्छु र धन्यवाद मुक्तकार गोविन्द गिरी स्वदेश सर्जक कार्यक्रम सिर्जना मञ्च यतिखेर तपाईँ श्रवण गरिराख्नु भएको छ र आज मैले केही स्रष्टा स्वरहरू सँगसँगै केही शब्द हरफहरूमा सृजनाहरू पनि प्रस्तुत गरिराखेको छु यतिखेर एउटा गीती स्वरमा प्रस्तुत गर्छु गायक नारायण गोपालले गाउनु भएको अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा कवि भूपी शेर्चनले लेख्नु भएको गीत हो यो यद्यपि अहिले भने स्याङ्जाका एकजना नवोदित गायक जो प्रतिभा भएर पनि ओझेलमा परिराख्नु भएको छ स्याङ्जाको गल्याङमा उहाँ बस्नुहुन्छ ज्ञान गोपाल उहाँको नाम हो नारायण गोपालको स्वरको कहीँ कतै झल्को पनि सायद ज्ञान गोपालको आवाजमा तपाईँ पाउन सक्नुहुन्छ त्यही स्वर अब म प्रस्तुत गर्छु अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा बिना सङ्गीत उहाँको आवाजमा गायक ज्ञान गोपालको आवाजमा यतिखेर चाहिँ छ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा छ क्यारे सुनको काँडा कलिलो अल्झे छ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुटामा आउँछिन् कि चेली भनेर आमा दो बाटो धाए कि आउँछिन् कि चेली भनेर आमा दो बाट धाये की तीजम पानी बिर्से क्या रे गरीब माई ती सल्ला झयामा सल्ला झ्यामा सुसाइरहन् एकलैको ठामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा छोरीलाई आसी फाल्न पाइन अन्तिम कानैमा छोरीलाई आसी फाल्न पाइन अन्तिम कानैमा भन्थे विवाह सुधारी टीका थालीमा केरा सुटिका पठाइदेऊ कि केरा सुटिका पठाइदेऊ कि प्रवासको पातामा अल्झे अल्झेछ क्यारे पछौरी तिम्रो चियाको बोटामा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको बोटामा हो बहिनी बहिन खेला भन्थे नि दाइले भाइ टिकामा बहिनी खेला क्षितिजमा जस्तै नि धर्म हाम्रो ഇന്ദ്രടിലൈ കേലാ दिनभरि कागा कराइरह्यो दिनभरि कागा कराइरह्यो बेलाको ठुटा क्यारे पछौरी तिम्रो चियाको बोटामा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको बोटामा वीरहरूको मेहनतले सृजित यो भूमि लाग्छ मुस्ताङ पहाड अनि सिमसार मैदान जस्तै सुन्दर छ छोरी कवि कर्मयुगको कविता हरफर मैले यतिखेर उठान गरेको छु गायक ज्ञान गोपालको यो आवाज पछि वीरहरूको मेहनतले सृजित यो भूमि लाग्छ मुस्ताङ पहाड अनि सिमसार मैदान जस्तै सुन्दर छ आयो तिमी यही शान्ति भूमिमा यहीँको उर्वर भूमिमा तिमीले अब इतिहास पढ्नु छ देशको माटोको बनाउनु छ एउटा विशाल देश बनाउनु छ नानीहरूलाई असल मान्छे अलिअलि धमिलिएको देशमा अलिअलि धमिलिएको देशमा मिसाउनु छ नियमको पानी पिएर त्यो पानी सबैले तिमीलाई स्याबास भनुन् तरबारहरूको धारमा टेकेको यो जीवनले काँडाहरूको बीचमा फक्रिएको यो जीवनले तिमीलाई कुनै आशीर्वाद दियोस् या कुनै पाठ पढाओस् या सिकाओस् लाग्छ सुन्दर दिनहरूले तिम्रा पछ्यौरीहरूलाई पछ्याइरहेका छन् लाग्छ सुन्दर दिनहरूले तिम्रा पछ्यौरीहरूलाई पछ्याइरहेका छन् तिम्रा आँखाहरूलाई हेरिरहेका छन् तिमी स्वागत गर्नु तिनको हिमाल भएर पहाड भएर तराई भएर लाग्छ तिमी एक होइन एक सभा हौ माया र भावनाको एउटा बलियो निडर साहस र आस्थावान मोटु एउटा बलियो निडर साहस र आस्थावान मुटु छोरी कवि कर्मयुगको यो कविता मैले प्रस्तुत गरेको छु टाटा गाउँ रुकुमका यी कवि अहिले भने पोखरामा साहित्य लेखन र पत्रकारिता सँगसँगै गर्दै अगाडि बढिराख्नु भएको छ र सिर्जना मञ्चलाई निरन्तर उहाँले सम्झना पनि गर्नुभएको छ माया पनि गर्नुभएको छ उहाँका यस्तै अन्य सिर्जनाहरू पनि हामीलाई प्राप्त भएका छन् कार्यक्रम सिर्जना मञ्चमा तपाईँलाई सुनाउनका लागि श्रोध सर्जक कवि कर्मयुगको यो कविता पछि म फेरि अर्को एउटा स्रष्टा स्वर प्रस्तुत गर्ने क्रममा छु यतिखेर गजलकार मानिसका दुईवटा गजलहरू म एकसाथ प्रस्तुत गर्ने क्रममा छु बर्दियाका यी गजलकार अहिले काठमाडौँमा बस्नुहुन्छ र नेपाली कविता र गजल लेखनमा निकै प्रभावशाली ढङ्गले लागिराख्नु भएको पनि छ गजलकार मानिस खोज्यौ तिमीले मलाई कस्तो चलाउन खोज्यौ तिमीले मलाई कस्तो चलाउन वस्तु थिएन म यति सस्तो चलाउन खोज्यौ तिमीले मलाई कस्तो चलाउन वस्तु थिएन म यति सस्तो चलाउन जिन्दगी पाइलै पाइलामा दुखेर जिन्दगी जिन्दगी पाइलै पाइलामा दुखेर आज सकिँदैन हिजो जस्तो चलाउन जिन्दगी पाइलै पाइलामा दुखेर आज सकिँदैन हिजो जस्तो चलाउन वस्तु थिएन म यति सस्तो चलाउन जिन्दगी पाइलै पाइलामा दुखेर आज सकिँदैन हिजो जस्तो चलाउन म नभएर म म नभएर तिमी भएर पनि त म नभएर म नभएर तिमी भएर पनि त जिन्दगी सकेनौ भने जस्तो चलाउन म नभएर तिमी भएर पनि त जिन्दगी सकेनौ भने जस्तो चलाउन कहिले कुनै रूपमा तिमी कहिले कुनै रूपमा तिमी कहिले कहिले कुनै रूपमा तिमी कहिले कुनै रूपमा तिमी सधैँ आइरह्यौ मेरो अस्तित्व चलाउन कहिले कुनै रूपमा तिमी कहिले कुनै रूपमा तिमी सधैँ आइरह्यौ मेरो अस्तित्व चलाउन जिन्दगी पनि त एउटा पसल रहेछ जिन्दगी जिन्दगी पनि त एउटा पसल रहेछ चल्यो जसले सक्यो सस्तो चलाउन चल्यो जसले सक्यो सस्तो चलाउन जिन्दगी पनि त एउटा पसल रहेछ चल्यो जसले सक्यो सस्तो चलाउन एउटा अर्को गजल छ धर्म अप्नाएर मात्र कोही सक्दैन धार्मिक हुन धर्म धर्म अप्नाएर मात्र कोही सक्दैन धार्मिक हुन मन्दिर जान्छन् मान्छे अचेल नास्तिक हुन धर्म अप्नाएर मात्र कोही सक्दैन धार्मिक हुन मन्दिर जान्छन् मान्छे अचेल नास्तिक हुन मन्दिर जान्छन् मान्छे अचेल नास्तिक हुन ए जिन्दगी त त टाढा नभाग मैदेखि ए जिन्दगी ए जिन्दगी त त टाढा नभाग देखि मैले जानिनँ भन्दैमा तेरो नजिक हुन ए जिन्दगी त त टाढा नभाग देखि मैले जानिनँ भन्दैमा तेरो नजिक हुन विवेक बोल्छ म भित्र स्वाभिमान बोल्छ विवेक बोल्छ म भित्र स्वाभिमान बोल्छ मैले त सकिनँ तिमी जस्तो शालिक हुन विवेक बोल्छ मभित्र स्वाभिमान बोल्छ मैले त सकिनँ तिमी जस्तो शालिक हुन मैले त सकिनँ तिमी जस्तो शालिक हुन के के मैले त सकिनँ तिमी जस्तो शालिक हुन अरब जानुपर्ने हो या बेरोजगार बस्नुपर्ने हो अरब जानुपर्ने हो या बेरोजगार बस्नुपर्ने हो के के गर्नुपर्ने हो यो देशको नागरिक हुन अरब जानुपर्ने हो या बेरोजगार बस्नुपर्ने हो के के गर्नुपर्ने हो यो देशको नागरिक हुन के के गर्नुपर्ने हो यो देशको नागरिक हुन पुरै जिन्दगी कटेको पत्तै पाइनँ मैले पुरै पुरै जिन्दगी कटेको पत्तो पाइनँ मैले पहिले तिमी जस्तो हुन पछि स्वाभाविक हुन पुरै जिन्दगी कटेको पत्तो पाइनँ मैले पहिले तिमी जस्तो हुन पछि स्वाभाविक हुन धन्यवाद सभ्य मुलुकमा बन्दुक भन्दा कलम धारिलो तरबार हुन्छ सभ्य मुलुकमा बन्दुक भन्दा कलम धारिलो तरबार हुन्छ महल होस् या फुसको झुप्रो कलम जीवीको दरबार हुन्छ प्रधानमन्त्री र मन्त्रीहरू पाहुना झैँ आउँछन् जान्छन् महोदय प्रधानमन्त्री र मन्त्रीहरू पाहुना झैँ आउँछन् जान्छन् महोदय इमान्दार र नैतिकवान कर्मचारी त्यो देशको स्थायी सरकार हुन्छ इमान्दार र नैतिकवान कर्मचारी त्यो देशको स्थायी सरकार हुन्छ देशको स्थायी सरकार भनेकै कर्मचारीहरू हुन् अहिलेको स्थानीय सरकारहरू पुरै कर्मचारी तन्त्रमा आधारित छन् यसो भनौँ देशमा एक खालको दलीय सरकार भए पनि स्थानीय स्तरमा भने दलीय स्वतन्त्र संस्थाहरू बन्न नसकेको अवस्थामा कर्मचारीहरूकै हातमा यो देशको स्थानीय सरकार सञ्चालन भइराखेको छ यही परिवेशलाई समेटेर मुक्तकार अल्पविरामले यो मुक्तक सायद लेख्नु भएको छ र यो मुक्तकलाई उहाँले हालै प्रकाशित मुक्तक संग्रह मुक्तक शिविरमा समावेश गर्नु भएको छ यतिखेर फेरि अर्को एउटा स्रष्टा स्वर म प्रस्तुत गर्ने क्रममा छु मुक्ति भण्डारीको तीनवटा मुक्तकहरू मसँग छन् यतिखेर गजल संगम पकवादीका अध्यक्ष समेत रहनुभएका मुक्ति भण्डारी अहिले गजल मुक्तक र कविता लेखनमा लागिराख्नु भएको छ स्याङ्जामा रहेर उहाँले साहित्य साधनाका साथमा साहित्यिक अभियानहरू पनि निरन्तर सञ्चालन गरिराख्नु भएको छ मुक्ति भण्डारीको आवाजमा उहाँकै तीनवटा मुक्तकहरू यतिखेर म प्रस्तुत गर्ने क्रममा छु आकाशका तारा झार्न राजी भए पनि आकाशका तारा झार्न राजी भए पनि लाखौँ अनि कर्णको बाजी भए पनि आकाशका तारा झार्न राजी भए पनि लाखौँ अनि कर्णको बाजी भए पनि पिरतीमा फस्यो भने डुब्छ डुब्छ मान्छे पिरतीमा खस्यो भने डुब्छ डुब्छ मान्छे जिन्दगीभर पौडी खेल्ने माझी भए पनि विरतिमा फस्यो भने डुब्छ डुब्छ मान्छे जिन्दगीभर पौडी खेल्ने माझी भए पनि अर्को थाहा छैन तिमीलाई भुल्ने कुन्नी कसरी हो थाहा छैन तिमीलाई भुल्ने कुन्नी कसरी हो रोकिँदैन आँसुको मल थुन्ने कसरी हो म पखेटा काटिएको चरी जस्तै भएको छु म पखेटा काटिएको चरी जस्तै भएको छु तिमी आफै भन प्रिय हुन्नी कसरी हो र अन्तिममा एउटा शृङ्गारिक मुक्तक अरे बाबा कि त सिधै हुन्न भनिदिनु अरे बाबा कि त सिधै हुन्न भनिदिनु होइन भने मेरो कुरा सुन्न भनिदिनु कि त उनकै बन्न पाए चित्त बुझ्थ्यो मेरो कि त उनकै बन्न पाए चित्त बुझ्थ्यो मेरो होइन भने गाउँलेको मुख थुन्न भनिदिनु अरे बाबा कि त सिधै हुन्न भनिदिनु धन्यवाद कार्यक्रम सिर्जना मञ्च तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिरहेका छौँ जसको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुरा सुझाव प्रतिक्रिया वा छोटा सिर्जना लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि आग्रह गर्दछौँ अर्थात् सिर्जना मञ्च एसआइआर जेएनए एमएनसिएच सिर्जना मञ्च एट जिमेल डट कमको ठेगाना पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ वा शून्य एकसठी चार त्रिसठी सात सय पचपन्नमा टेलिफोन गरेर हामीसँग प्रत्यक्ष कुराकानी पनि तपाईँ गर्न सक्नुहुन्छ र थप सुझाव र सम्पर्क गर्न सक्नुहुन्छ सधैँ सर्जक यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार व्यक्त गर्दछु आज मैले जो जसका सिर्जनाहरू प्रयोग गरेर कार्यक्रम सिर्जना मञ्चलाई सजाउने प्रयास गरेँ ती सबै सिर्जनाका सर्जकहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविर र शुक्रबार राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चको अर्को एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित हुनका लागि यो मञ्चबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री